समेत जुटाउन नसक्ने परिवारलाई सबैले सहयोग गरेमा मात्र समाजमा समानता कायम हुने समेत उहाँले बताउनुभयो कार्यक्रम भूमि प्राथमिक विद्यालय गलकोट नगरपालिका वडा नम्बर चारका प्राध्यापक डम्बर बहादुर खत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो सन् दुई सालमा जापानमा स्थापना भएको नुवाको समाज जापानले विभिन्न समाजमा रहेका पीडितहरूको सहयोगको लागि हातेमालो गर्दै आइरहेको नुवाको समाज जापान नेपाल सम्पर्क समितिका संयोजक चिन्तामणि शर्माले जानकारी दिनुभयो शर्माले नुवाको समाज जापानले आफ्नो जन्मभूमिबाट कर्मभूमिमा रहँदै गर्दा पनि पीडितहरूको घाउमा मलम लगाउने कार्य गर्दै आएको प्रति समाजलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि गलकोटबाट जापानमा रहेका मात्र नभएर अन्य देशहरूमा समेत रहेका व्यक्तिहरूले समेत हात मामिलो गर्नुपर्ने बताउनुभयो उहाँले आर्थिक अवस्था कमजोर भएका पीडित दर्जीको उपचारको लागि सबै जुट्नुपर्ने समेत बताउनुभयो दर्जीलाई तीन वर्ष अगाडि रोजगारीको सिलसिलामा साउदीमा रहँदा पक्षीघात भएपछि तीन महिना साउदीमा उपचारपछि नेपाल फर्किएको दर्जीको परिवारले जनाएको छ दर्जीको परिवारको लागि हालसम्म चार लाख बढी खर्च भइरहेको र आर्थिक अवस्था कमजोर भएकोले अहिले उपचारमा समस्या भएपछि पीडित दर्जीको परिवारले सहयोगको आह्वान समेत गरेको छ कार्यक्रम नुवाकोस्तोमा जापान नेपाल सम्पर्क समितिका संयोजक चिन्तामणि शर्माको अध्यक्षता र समितिका सदस्य सचिव दलबहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो सहस्रधारा झरनालाई साहसिक पर्यटक पर्यटक गन्तव्यका रूपमा विकास गरिने भएको छ गलकोट नगरपालिका वार्ड नम्बर तिन हटिया स्थित झरनामा छाँगा छाँगावरण क्यानोनिङ खेलको प्रचुर सम्भावना रहेको छ क्यानोनिङलाई दिगो र व्यावसायिक बनाउन पूर्वाधार निर्माणको कामलाई गति दिएको छ वर्षे लगानी पनि थपिँदैछ विक्रमसम्म दुई हजार चौहत्तर सालमा फागुन फागुनमा साहसिक खेल क्यानोनिङको सफल परीक्षणपछि उक्त झरनामा गत वर्ष असारमा पहिलो पटक व्यावसायिक रूपमा क्यानोनिङ खेलाइएको थियो क्यानोनिङ आयोजनापछि झरनाको चर्चा एकाएक चुलिएको थियो आफैमा पर्यटकीय आकर्षक बोकेको झरना क्यानोनिङबाट थप चिनियो तीन वर्ष अघिसम्म यसै गुमनाम रहेको झरनालाई गन्तव्य स्थलका रूपमा विकास गर्न जनप्रतिनिधि र स्थानीयवासी जुर्मुराएका छन् पछिल्लो दुई वर्षमा गलकोट नगरपालिकाले बाह्र लाख झरनामा लगानी गरेको छ उक्त बजेटबाट पदमार्ग पोखरी विश्रामस्थल बगैँचा लगायत संरचना बनाइएको छ गत वर्षको चार लाख बजेटबाट क्यानोनिङमा चाहिने हार्नेस हेलमेट ज्याकेट डोरी जस्ता सामग्री तथा उपकरण खरिद गरिएको वडा अध्यक्ष बिरजङ भण्डारीले जानकारी दिनुभयो स्थानीय युवालाई क्यानोनिङको तालिम दिने योजना पनि थियो कोरोनाको कारण पछाडि सरे उहाँले भन्नुभयो डाँडा डाँडाको पाखा ढाडाको पाखा सामुदायिक वनमा पर्ने सहस्रधारा क्षेत्रमा गण्डकी प्रदेश सरकारको सहरी वन प्रवर्धन तथा उद्यान पार्क कार्यक्रम अन्तर्गत गत वर्ष बाह्र लाख बजेटबाट उद्यान पोखरी निर्माण वृक्षरोपण लगायत काम गरिएको थियो चालु आर्थिक वर्षमा पनि पूर्वाधार निर्माणका लागि प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मार्फत दस लाख बजेट छुटिएको छ केही साता अघि झरनाको स्थलगत अवलोकनमा आएका मन्त्री विकास लम्सालले सहस्रधारा क्यानोनिङका लागि गण्डकी प्रदेशमा उत्कृष्ट गन्तव्य बन्न सक्ने भन्दै प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताउनु भएको थियो मन्त्रीले झरनामा आवश्यक पूर्वाधार निर्माणका लागि आउँदो आर्थिक वर्षमा तीसदेखि पचास लाखसम्मको बजेट प्रदेश सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ वडा अध्यक्ष वीरजङ भण्डारीले भन्नुभयो नगरपालिका र ओडाले पनि पूर्वाधारमा थप लगानी गरिने जनाएका छन् सहस्र धारामा राष्ट्रिय स्तरको क्यानोनिङ प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद र नेपाल क्यानोनिङ सङ्घसँग आवश्यक समन्वय र पहल भइरहेको वडा अध्यक्ष भण्डारीको भनाइ छ सहस्र धारालाई साहसिक खेल गन्तव्यका रूपमा विकास गर्न विस्तृत आयोजना प्रतिवेदन डिपिआर मार्फत काम भइरहेको क्यानोनिङ प्रवर्धन केन्द्रका सचिव बहादुर खत्रीले बताउनुभयो वर्षौंदेखि ओजेलमा परेको झरना पर्यटकीय आकर्षणका रूपमा विकास भइरहेको उहाँको भनाइ छ पहिले एक्लै दुब्लै जान पर्ने डर मान्नुपर्ने पगराको खोजमा अवस्थित झरना अहिले आन्तरिक पर्यटकको रोजाइमा छ क्यानोनिङका लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उपयुक्त गन्तव्य मानिन्छ जङ्गलले घेरिएको अक्करै भिरमुनि छङछङ गर्ने झरनाले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ छयासी मिटर अग्लो झरना जिल्लामै पहिलोपटक साहसी खेल छागावडा ओर छागावरण नौ क्यानोनिङका लागि नयाँ गन्तव्यका रूपमा पहिचान गरिएको हो स्थानीय युवाले सहस्रधारा क्यानोनिङ प्रवर्धन केन्द्र गठन गरेर खेलसँगै झरनाको प्रवर्धन गरिरहेका छन् युवाको सोच र योजनामा गलगुड नगरपालिका सारथी बनेको छ सहस्रधारालाई धार्मिक पर्यटनसँग जोड्न सकिने स्थानीयवासी बताउँछन् गाउँले छहराको झाँक्री मानेर वर्षको दुईपल्ट झरनामा पूजा गर्ने गर्दछन् सहस्रधारामा ठाउँ ठाउँबाट खसेका फोहराका आकर्षक देखिन्छन् स्थान गलकुट हटिया बजारदेखि दुई किलोमिटर टा यात्रामा सहस्रधारा पुग्न सकिन्छ पैदल हिँडे जम्मा तिस मिनटमा पुगिन्छ बागुङ सदरमुकामदेखि मध्यपाडी पुष्पला लोकमार्ग को पैँचालिस किलोमिटर यात्रापछि गलकोट आइपुग्छ गलकोट पुग्दा नजिकको गाईघाट झरना गलकोट दरबार मूर्तिकला सङ्ग्रहालय ऐतिहासिक गलकोट कोतघर आदि घुम्न सकिन्छ गलकुट नगरपालिकामा कार्यरत निजामती कर्मचारीहरूको नेतृत्वमा पर्यटन प्रवर्धनात्मक वनभोज कार्यक्रममा आज गलकुट नगरपालिका वडा नम्बर तिनको धारा झरनामा सम्पन्न भएको छ गलकुट नगरपालिकाको कार्यालयमा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरूको सहभागितामा आज वनभोज कार्यक्रम सम्पन्न भएको हो गलकुट नगरपालिकाका प्रसाद प्रमुख प्रशासकीय अधिकृत हरित प्रसाद शर्माले विशेष गरी आपसी सहयोग र सद्भाव अभिवृद्धि गर्ने गरी पर्यटकीय क्षेत्र सहस्त्रधारामा क्षेत्रमा पर्यटन प्रवर्धनात्मक वनभोज कार्यक्रमको आयोजना गरिएको बताउनुभयो कार्यक्रममा स्वादिष्ट खानाका परिकारहरूको स्वाद लिँदै सांस्कृतिक कार्यक्रम तथा आफ्नो कला प्रदर्शनले मनोरञ्जनका साथमा आत्मीयता साथसाथ गर्नुले कर्मचारीमा एकताको सन्देश दिएको गलकुत नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले बताउनुभयो विभिन्न नृत्य प्रस्तुति गायन तथा प्रतिभा प्रस्तुति फोटो सेसन र स्वादिष्ट भोजन वनभोजको आकर्षक पक्ष हो वनभोज कार्यक्रममा फोटो सेसन सामूहिक खानेकुराको व्यवस्थापन तथा सामूहिक रूपमा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने अवसर जस्ता पक्षले एक आपसमा सहकार्य गर्ने वातावरणले थप प्रभावकारी बनाएको प्रमुख प्रशासकीय प्रशासकीय अधिकृत तुलबहादुर विकको भनाइ छ वनभोजको अवसरमा पर्यटकीय क्षेत्र सहस्र झरनाको अवलोकन तथा औपचारिक कार्यक्रम समेत सम्पन्न भएको वडा सचिव आनन्द प्रसाद शर्माले जानकारी दिनुभयो नेपाल कम्युनिस्ट पार्टी नेकपाको विप्लव समूहले आह्वान गरेको बन्दको असर गलकोटमा परेको छ बन्दको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 ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भको पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् गलकुत खबरमा छौँ त व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला नेकपाको विप्लव समूहले आह्वान गरेको बन्दको असर बागलुङ लगायत धौलागिरी क्षेत्रमा परेको छ बन्दको कारण देखाएर यहाँका छोटो तथा लामो दूरीको सवारी साधनहरू शनिबार चलेका छैनन् शनिबार भएकोले शैक्षिक संस्थाहरू पनि बन्द थिए बजार क्षेत्रमा पनि बन्दले आंशिक असर परेको थियो किन र केका लागि बन्द भयो भने एकी नभए पनि विप्लव समूहले आह्वान गरेको भनेपछि उद्योग व्यवसायमा असर देखिएको हो शनिबारको बन्दको क्रममा बागलुङ नगरपालिका बागलुङ सदरमुकाममा नक्कली नक्कली बम भेटिएको थियो बागलुङ नगरपालिका नम्बर तिनमा भेटिएको उक्त नक्कली बम नेपाली सेनाले डिस्पोज गरेको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो प्लास्टिक बोरा र ढुङ्गा मिसाएर राखिएको उक्त वस्तु बम नभएर हक्स भएको श्रेष्ठले बताउनुभयो बन्द भनेपछि शनिबार जिल्लाभर अप्रिय घटना नभएको भने नभएको उहाँले जानकारी दिनुभयो प्रहरी परिचालन गरेर जिल्लाभर कुनै पनि घटना हुन नदिएको समेत उहाँले बताउनुभयो बागलुङको बरेङ गाउँपालिकामा सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत समुदाय र प्रहरीबीच साझेदारी विषयमा बरेङ गाउँपालिकाभित्र रहेका माध्यमिक तहका विद्यार्थीहरूलाई प्रहरीसँग एक दिने कार्यक्रम शुक्रबार बरेङमा सम्पन्न भएको छ बरेङ गाउँपालिका र इलाका प्रहरी कार्यालय बरेङ डाँडाको सहकार्यमा सो कार्यक्रम सुरु गरिएको छ बरेङ गाउँपालिका वार्ड नम्बर एक बरेङ स्थित बालज्योति इङ्ग्लिस बोर्डिङ स्कुलका कक्षा आठ नौ र दसका पचासजना विद्यार्थीहरूलाई आधारभूत सुरक्षा किशोर किशोरी अवस्थामा आउने खतरा ट्राफिक तथा सडक सुरक्षा साइबर क्राइम सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू लागु औसतको असर र कानुनी प्रावधान आकस्मिक सय नम्बर र प्रयोग गर्ने तरिका विषयहरूमा इलाका प्रहरी कार्यालय बरिङका कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले सहजीकरण गर्नुभएको थियो बरिङ गाउँपालिका र इलाका प्रहरी कार्यालय बरिङले सुरु गरेको यस कार्यक्रमले किशोर किशोरी अवस्थामा कुलतमा फस्ने बानीको सुधार हुने अपेक्षा रहेको बताइएको छ समाजमा घट्ने हरेक घटना घटनाहरूको बारे हरेक समाजसँग विद्यार्थीहरू जोडिएकोले विद्यार्थीहरूले पनि समाजमा चेतनामूलक सन्देश प्रवाह गरे समाजमा घट्ने सामाजिक अपराधको न्यूनीकरण गर्न सकिने पनि यो कार्यक्रमको लक्ष्य रहेको छ यो कार्यक्रम बरे गाउँपालिकाभित्र रहेका माध्यमिक तहका सबै विद्यालयमा गरिने प्रहरी निरीक्षक देवकोटाले बताउनुभयो एनएबीबीट खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक नुवाकोट समाज जापान नेपाल सम्पर्क समितिद्वारा पक्षघात पीडित दर्जीलाई एक लाख बिस हजार सहयोग हस्तान्तरण